अर्पण एक सय मेगा हर्ज र यो हो कार्यक्रम शुभ बिहानी समाचार तथा शुभ प्रभात रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षका मित्र रिजनसँगै म सुजिता कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसर अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछौ कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल असार महिनाको उन्नाइस गते बिहिबार तदनुसार जुलाई तिन दुई हजार चौध आषाढ शुक्ल पक्ष षष्ठी तिथि राति एघार नौ बजे उपरान्त सप्तमी तिथि पूर्व फाल्गुनी नक्षत्र साँझ छ चार बजे उपरान्त उत्तर फाल्गुनी नक्षत्र व्यातिपाद योग राति एघार एघार बजे उपरान्त बयान योग करण आनन्ददायी योगमा गत योग चन्द्रमा सिंह राशिमा राति बाह्र पैँतिस बजे उपरान्त कन्या राशिमा शुभ मेला बेला बिहान छ त्रिचालिस बजेसम्म यो त भयो आजको पञ्चाङ्ग अब लागौँ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफलतर्फ मेष राशि मेष राशि हुनेहरूलाई आजको तपाईँको दिन स्वास्थ्य समस्याले सुताउनेछ शरीरमा आलस्यता छाउनेछ वृष राशि हुनेहरूलाई आजको दिन मिष्टान्न भोजन प्राप्त हुनेछ साथीभाइको सहयोग मिल्नेछ मिथुन राशि मिथुन राशि हुनेहरूलाई आजको दिन जोस जाँगर हराउनेछ आर्थिक समस्या आइपर्ने देखिन्छ कर्कट राशि कर्कट हुनेहरूलाई आजको दिन सामान्य दुर्घटनाको योग छ सम्पत्ति चोरी नोक्सानी पनि हुन सक्ने देखिएको छ सिंह राशि सिंह राशि हुनेहरूलाई आजको दिन दैनिक कामकाजमा अवरोध आउला मानसिक चिन्ता बढ्नेछ कन्या राशि कन्या राशि हुनेहरूलाई आजको दिन कार्यसिद्धिको योग छ समयले तपाईँलाई साथ दिनेछ तुला राशि तुला राशि हुनेहरूलाई आजको दिन सरसामान हराउन सक्छ आर्थिक काम पुरा नहुन सक्छ वृश्चिक राशि वृश्चिक राशि हुनेहरूलाई आश दिन स्त्री वर्गको सहयोग प्राप्ति छोटो समयको रमाइलो यात्राको अवसर छ धनु राशि हुनेहरूलाई आजको दिन अचल सम्पत्तिको मुद्दा मामिलामा परिएला व्यर्थको यात्रा नराम्रो बास हुनेछ मकर राशि हुनेहरूलाई आजको दिन शत्रुहरू पराजित हुनेछन् आर्थिक कारोबारमा सफलता मिल्नेछ कुम्भ राशि कुम्भ हुनेहरूलाई आजको दिन समय तपाईँको पक्षमा हुनेछ बौद्धिक विकास होला र अन्त्यमा मेन राशि र अन्तिममा मेन राशि घर परिवारमा समयलाई आउन सक्छ नचिताएको ठाउँमा धन खर्च हुनेछ यो त भयो तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँ आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेडियो अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राशिफल पछि अब लागौ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजबाट आज प्रसारणमा रहने कार्यक्रमको बारेमा जानकारी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म सहकर्मी सुशीलको साथमा कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्न सक्नुहुनेछ नौ बजी नेपालवाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म नेपाली फिल्मका गीतहरू सुन्न सक्नुहुनेछ दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोक सुन्न सक्नुहुनेछ बजी अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै करिब मध्याह बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको पालो हो नेपाल वाणी समाचारको र नेपाल वाणी समाचार लगत्तै एक बजेसम्म बलिउड फोल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न सक्नुहुनेछ एक बजे अर्पण खबर सुन्न सक्नुहुनेछ त्यस लगत्तै दुई बजेसम्म अफलाइनमा अफलाइनमा चोइस तपाईँका रोसाएका गीतहरू सुन्न सक्नुहुनेछ दिउँसो दुई बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवसको साथमा सुन्न सक्नुहुनेछ तीन बजी नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ त्यस्तै तीन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रममा हास्यबिन्दी नवीन दहालको साथमा सुन्न सक्नुहुनेछ चार बजे अर्पण खबर सुन्न सक्नुहुन्छ अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी दिवसको साथमा रोसाईमा लोक भाका सुन्न सक्नुहुनेछ सदा जस्तै पाँच बजेको पालो हो देश विदेशका विस्तृत खबरको सङ्गालो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ बजे नेपालवाणी समाचार र नेपालवाणी समाचार लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझको अर्पण शुभ साँझ लगत्तै सात तिस बजी सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो हो नेपालवाणी समाचारको त्यस्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजीसम्म कार्यक्रम मुक्त मधुरीमा सहकर्मी रामु आचार्यको साथमा सुन्न सक्नुहुनेछ राति दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुनेछ र लगत्तै एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम खुल्दुली डट कम सुन्न सक्नुहुनेछ राति एघार बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौँ र भोलि बिहान चार बजे श्रीमद भागवत तथा मालासँगै उपस्थित हुनेछौँ पाँच तिस बजे नेपालवाणी नेटवर्कको प्रभात प्रभातवाणी सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे सिआइएनको साझा खबर छत्तिस बजे बाणी बहस ऋषि धमलाको साथमा सुन्न सक्नुहुनेछ सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तिससम्म बिबिसी बिहानी सेवा सात तिसदेखि आठ बजेसम्म स्वदेश गान सुन्न सक्नुहुनेछ त्यस लगत्तै भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृङ्खला लिएर हामी पुनः उपस्थित हुनेछौँ यो त भयो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजको उन्नाइस घन्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी यिनी विविध सँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिममा आइसकेका छौँ आज जन्मदिन पनि तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ हुने सम्पूर्णमा आभार इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा पनि आभारी छौँ त्यस्तै एथेन्जेलसम्म प्रविधि संयोजनतर्फ साथ दिनुहुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता पनि बिदा भई नमस्कार तपाईँको आजको दिन शुभ रहोस् You're listening to your favorite radio station, Radio Arpon, 104.5 MHz, your perfect choice. Your perfect choice. टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 bike of the year award प्राप्त अपाची Apache 160 सीसी साथमा Star City one ten CC र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हुने काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस आज पनि नयाँ कपडामा झुक्कियो नमजाले झुकियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry सर्भिसमा नै Chitwan dry cleaners and laundry service KN Plaza Ratnagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै यतातिर छोडी छोडी नजानु है उता यतातिर छोडी छोडी नजानु है उता घर कुराको फेसनको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 फर्निचर दङ्ग भातुमा म त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है भाइ सम्झनु सही टाढी चोखो सस्तो फर्निचरलाई हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर दुई cinema road Tadi proprietor Anil Adhikari mobile अन्ठानब्बे पाँच पचास